खै कसरी म छन्नु यी शब्दहरू नपुर्याइदिने भए मेरा भावना तिम्रै भावना छेउ दोषी कसलाई कसलाई ठहराउनु भन आफै मुटुले मुटुको सहारा खोजिरहेको थाहा भई बनाउन खोजिरहेको छु तिमीलाई आफ्नो तिमी नि अपनाई देऊ न मलाई हजारौँ चोटि रिसा फकाउला तिमीलाई फकाउला तिमीलाई फकाउला तिमीलाई फकाउला तिमीलाई थप थपाउने थियो र नमिठो निन्द्रले सताउँदा चस्के चाहिँ गर्छ शरीर आहार तिम्रो नपाउँदा के अर्थ रह्यो र माया छ भने माया लुकाउँदा अर्थविहीनको माया टिकाउनु नि किन टिकाउनु बसिरहेको थिएँ तिमीलाई आफ्नो पराया जस्तो महसुस गराउँछ किन हजारौँ चोटि रिसाउँदा म के तिमी हजारौँ गीत सुनाइ फकाउने थियौ र